नमस्कार रेडियो प्रवासी अनलाइन सुनेर बसिरहनुभएका तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालक रमेश खड्का यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु श्रोताहरू सर्वप्रथम त क्रिस्चियन समुदायहरूको महान पर्व क्रिसमसको अवसरमा सम्पूर्ण रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई म ह्याप्पी क्रिसमस भन्न चाहन्छु है के छ तपाईँहरूले क्रिसमसलाई कसरी मनाउनु भयो सायद कसैले आफ्नो परिवारसँग रमाएर मनाउनु भयो होला कसैले साथीभाइलाई शुभकामना दिएर मनाउनु भयो होला आफ्नो देशमा रहनुभएका नेपालीहरूको अथवा भनौँ विश्वभरि छरेर रहनुभएका नेपालीहरूको आफ्नै क्रिसमसलाई मनाउने तरिकाहरू पनि फरक फरक रहेका छन् तर युईमा रहेका नेपालीहरूले यस पर्वलाई कसरी मनाए त र कस्तो तरिकाले मनाउने उहाँहरूको योजना थियो आज यसै विषयमा म यहाँहरूलाई मैले कुराकानी गरिरहेका श्रोताहरूसँगको प्रत्यक्ष सन्देश अथवा उहाँहरूसँगको भलाकुसारी आजको कार्यक्रममा प्रस्तुत गर्नेछु कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि यहाँको लागि मिठो गीत राख्दैछु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला है श्रोताहरू साखमा बाँच्ने हामी नेपाली मेची काली बिउजाउने इसाई हामी नेपाली उदर मुक्ति शान्तिको सन्देश गर्ने विश्वासी perişan थाले मेचीकाले बिउझाउने इसाई हामी नेपाली उदार मुक्ति शान्तिको सन्देश छर्ने विश्वासी हामी नेपाली क्रिस्टियन नेपाली हो इसाई नेपाली हामी नेपाली नेपाली हो श्रोताहरू अहिले भर्खरै तपाईँहरूले मिठो गीत सुनेर आनन्द लिनुभयो होला होइन त मैले यहाँहरूलाई यसभन्दा अघिका कार्यक्रमहरूमा पनि मिठा मिठा गीत सङ्गीतहरू त्यसै गरी युएमा छरिनुभएका र विश्वका हरेक कुनामा रहनुभएका श्रोताहरूको सन्देशहरू उहाँहरूको घर परिवार आफन्तसम्म पुर्याउनको लागि यहाँहरूलाई मैले उहाँहरूको कलबाट भनौँ अथवा सोसियल मिडिया स्काइपीको तर्फबाट लिएका सन्देशहरू यहाँहरूलाई मैले प्रस्तुत गरिसकेको छु आजको प्रवासको सन्देश कार्यक्रम मुख्यतः मैले युएलाई नै आधार मानेर युएमा रहनुभएका नेपालीहरूले चाहिँ क्रिसमस पर्वलाई कसरी मनाउनु भयो त एउटा नेपालीहरूमा पनि पहिलेको तुलनामा अहिले चाहिँ केही मात्रामा चाहिँ चाडपर्वहरू एकदमै हर्ष उल्लासका साथ बनाउने चाहिँ एउटा वातावरणहरू नेपालीहरूले बनाइरहनु भएको छ त्यसै गरी यही भनेको त धेरैजसो भनौँ यो मुस्लिम कन्ट्री भए पनि यहाँ यहाँ धेरै नै क्रिस्चियन समुदायहरू पनि बसोबास गर्ने गर्दछन् र उहाँहरूले पनि कस्तो तरिकाले चाहिँ चाडपर्वलाई मनाउनु भयो अनि के कस्ता रमाइलो गर्नुभयो भन्ने विषयमा चाहिँ आज मैले यहाँहरूलाई सन्देशको रूपमा लिएर आएको छु र यही कार्यक्रमलाई आज म रेकर्डिङ गर्ने सिलसिलामा युएईको चाहिँ क्रिक पार्क भनौँ अथवा यो समुद्रको किनारै किनार साँझ पख एउटा हाम्रो क्रिसमसको राति चाहिँ म यसो घुम्दै गएको थिएँ र केही नेपाली साथीहरूलाई पनि मैले आज भेटाएको छु उहाँ उहाँहरू चाहिँ के कसरी क्रिसमस मनाउने योजनामा रहनुभएको छ कस्तो तयारीमा रहनुभएको छ भन्ने कुराहरू चाहिँ मैले उहाँहरूसँग गरेको थिएँ मैले अब तपाईँहरूलाई केही क्षणमै उहाँहरूको सन्देश प्रस्तुत गर्न लागिरहेको छु सुन्दै गर्नु होला है त कार्यक्रम प्रवासको सन्देश नमस्ते हजुरको शुभ नाम मेरो शुभ नाम चाहिँ सुभाष हो हजुरको घर चाहिँ मेरो घर उहाँ के अरे पारी पर्छ पारी भन्दाखेरि हाम्रो इन्डिया भनौँ न है इन्डियाको कुन ठाउँमा बस्नुहुन्छ इन्डिया हामी म चाहिँ बस्ने मेघालयमा हो नर्थ इस्ट भन्छ त्यसलाई है तपाईँ इन्डियामा बस्नुहुन्थ्यो इन्डियाको भनौँ भारतीय मूलको नेपाली हुनुहुन्छ होइन त हजुर म अब हुन त भारतीय मूलको मान्छे हो तर आफूलाई म नेपाली भन्नुमै गर्व मान्छु धेरै धेरै खुसीको कुरा हो हजुर चाहिँ यहीमा हुनुहुन्छ यही आउनुभएको कति भयो होला लगभग लगाऊँ न अहिले यो आएको म आठ वर्ष भयो मेरो आठ वर्ष चल्दैछ भनौँ न है आठ वर्षदेखि यहीमा हुनुहुन्छ के काम गर्दै हुनुहुन्छ होला म चाहिँ यहाँ बुर्ज खलिफा टावरमा चाहिँ सब सर्भिसमा छु है अब सब सर्भिसमा काम गर्छु म र त्यही हो अब त्यही कामको सिलसिलामा आइयो विदेश पस्यो दुःख अब गरिँदैछ मैले चाहिँ यहाँ देखिरहेको छु भोलि चाहिँ क्रिसमस छ क्रिसमसमा चाहिँ यहाँहरू एउटा समुद्रको तटमा भनौँ किनारमा चाहिँ छ सातजनाको ग्रुप नेपालीहरू बसेर नेपाली वाद्यवादनहरू गिटारमा चाहिँ एउटा रमाइलो गरिरहनु भएको छ तपाईँले चाहिँ आउँदै गरेको यस क्रिसमसलाई कसरी मनाउने योजना बनाउनु भएको छ अब के भन्ने होइन अब हामी त अब भनौँ भने सबै धर्म मान्नै पर्यो अब जुन ठाउँबाट म आइयो त्यो ठाउँमा चाहिँ धेरै क्रिस्चियनले डोमिनेट भएको जग्गा हो होइन ले गर्दा चाहिँ म क्रिसमस पनि मानिन्छु र त्यही हो हामी आफ्नो साथीभाइसँग बसेर गिटार बजाएर रमाइलो गर्ने र दुई घुट यसो गरम पानी पिउने त्यसले गर्दा चाहिँ हामी मनाइरहेको छु अब विदेशमा त्यही त हो साथीहरूसँग मिल्यो बस्यो खायो धेरै नै खुसीको कुरा हो हजुर चाहिँ गीत सङ्गीतको एउटा पाराखी पनि हुनुहुँदो रहेछ के छ त हामीलाई यस प्रवासी अनलाइन रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई कुनै एउटा तपाईँको आवाजमा र गिटारको सारमा चाहिँ कुनै मिठो गीत प्रस्तुत गरिदिनु हुन्थ्यो कि त्यसै तपाईँलाई भनि भनिहाल्नु भयो त्यसै त मैले गान्न होइन यसै त विदाउट प्र्याक्टिस मैले गान्न अब तपाईँले अनुरोध गरेको बेलामा म हल्का एउटा गीत गाइदिन्छु होला सानो गीत है तर लामो छैन एकदम एकदम हाम्रो श्रोताहरू पनि हजुरको आवाज सुन्नलाई एकदम आतुर रहनु भएको छ श्रोताहरू उहाँहरूले तपाईँहरूको लागि एउटा मिठो गीत प्रस्तुत गर्नुहुँदैछ म यहाँहरूलाई सुन्न लागिरहेको छु Hmm. पनि मेरो केही गुनासो छैन यहाँले चाहिँ एकदमै मिठो गीत हाम्रो श्रोताहरूलाई प्रस्तुत गरिसक्नु भएको छ धन्यवाद यस प्रवासको सन्देश कार्यक्रम सुनेर बसिरहनु भएको हाम्रा तमाम श्रोताहरूलाई हजुर के सन्देश दिन चाहनुहुन्छ म आफ्नो होइन अब हाम्रो जो जोहरूले हाम्रो कार्यक्रम सुनिरहेछ उहाँहरूलाई म यही भन्छु कि हामी विदेशी विदेशीहरू पनि हामीहरूलाई नबिर्सिदिनु होला होइन हाम्रो माया प्रेम हर समय आफ्नो देशको लागि छ हाम्रो देशको लागि हामी हर समय सोच्छु र हामी चाहन्छु आफ्नो देशको भाइ बहिनीहरूसँग बसेर गाना गाउँ होइन रमाइलो गरौँ फेरि पनि अब के गर्ने भाग्य त त्यो भाग्य त्यस्तै हामीलाई लिएर आएको छ यतिर खास त के भन्नु त्यति नै हो यहाँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुर तपाईँलाई धन्यवाद श्रोताहरू अहिले हामीले चाहिँ भर्खरै यस समुद्रको तटमा बसिरहनुभएका नेपालीहरू जसले चाहिँ एकदमै रमाइलो गरिरहनु भएको छ नेपाली वाद्यवादनको साथमा उहाँहरूको सन्देशलाई प्रस्तुत गऱ्यौँ अब भने यहाँहरूको लागि अर्को मिठो गीत राख्दैछु कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला म अन्य सन्देशहरू पनि लिएर उपस्थित हुनेछु है त some श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश यस कार्यक्रमलाई यहाँले सुन्न सक्नुहुनेछ W W W dot Pravasi online dot कममा हरेक हप्ताको आइतबार यही समय साँझ आठ बजे यहाँले सुन्न सक्नुहुनेछ यसमा चाहिँ हामी विश्वभरि छरिरहनुभएका नेपालीहरूको सन्देशलाई उहाँहरूको घर परिवार र आफन्तसम्म पुर्याउनको लागि धेरै कोसिस गरिरहेका छौँ भने त्यसै गरी हामी युएमा छरिरहनुभएका नेपालीहरूसँगको प्रत्यक्ष कुराकानीहरू पनि यहाँलाई सुनाउने जमर्को गरिरहेका छौँ आजको कार्यक्रममा यहाँले सुन्नुभयो होला अथवा तपाईँले भर्खर रेडियो सुनिरहनु भएको छ भने अहिले हामी कार्यक्रममा छौँ प्रवासको सन्देश युएको चाहिँ क्रिक तटमा भनौँ समुद्रको किनारमा रहनुभएका नेपालीहरू जो चाहिँ भोलि आउने क्रिसमसको लागि एकदम तयारीमा रमाइलो गरेर बसिरहनुभएका श्रोताहरूको सन्देशलाई म यहाँ रेकर्डिङको लागि चाहिँ उपस्थित भइसकेको छु त्यसै गरी मैले यसभन्दा पहिले यहाँलाई प्रस्तुत गरिसकेँ र अन्य साथीहरू पनि रहनु भएको छ नेपाली साथीहरू उहाँहरू एकदम ड्रेसअप गरेर यहाँ चाहिँ समुद्रबाट चलिरहेको चिसो हावामा उहाँले ज्याकेट लगाएर अनि टोपी लगाएर उहाँहरू चाहिँ एकदम छेउमा चाहिँ एउटा सानो आगो पनि बालिरहनु भएको छ आगो ताप्दै उहाँहरू एउटा आनन्द लिइरहनु भएको छ म उहाँहरूसँगको छोटो कुराकानी अनि उहाँहरू चाहिँ केही साथीहरू फिसिङ पनि गरिरहनु भएको छ यहाँनिर म देखिरहेको छु उहाँहरू चाहिँ माछा मार्दै हुनुहुन्छ सायद उहाँहरूलाई गाउँघरकै याद आएको हो अथवा विदेशमा पनि एउटा माछा मार्दाखेरि चाहिँ कस्तो महसुस भइरहेको छ यो सम्पूर्ण सन्देशहरू चाहिँ म आजको तपाईँहरूलाई यस प्रवासको सन्देश कार्यक्रममा सुनाउने कोसिस गरिरहेको छु है श्रोताहरू मसँग हुनुहुन्छ एकजना नेपाली म उहाँसँग छोटो कुराकानी गर्न चाहन्छु नमस्ते हजुरको शुभ नाम चाहिँ मेरो बिचारी लामी छाने हजुरको घर चाहिँ मेरो घर धादिङ हजुरको घर चाहिँ धादिङ बिचारी लामी छाने भन्नुभयो यो आउनुभएको कति भयो होला मेरो युए आएको लगभग अहिले एघार वर्ष पुरा भएर अब बाह्र वर्ष चल्दैछ बाह्र वर्षदेखि एम हुनुहुन्छ तपाईँ यहीमा हुनुहुन्छ कि वनवासमा हुनुहुन्छ रमाइलो गरेर सोधेँ है त म अहिले अब पहिला सुरु सुरुमा दुबई आउँदाखेरि त वनवासै आएको जस्तो लाग्थ्यो तर अहिले त दुबई त अब पानी पाउँदैन जस्तो भइसकेको अवस्था छ गाउँ घरको भन्दा दुबईको नै बढी याद आउँछ यहाँ घुलमिल भइसकेको छु बिचारे सरहरू चाहिँ यहीमा हुनुहुन्छ बाह्र वर्षदेखि हुनुहुन्छ हजुर के काम गर्दै आउनुभएको छ अहिले म अहिले यो पहिला चाहिँ हाम्रो कम्पनी भनेको एउटा सेमी गभर्मेन्टको तर्फबाट चलिरहेको थियो अहिले चाहिँ अब अहिले प्राइभेट लिमिटेड भएको छ यो मिडल इस्ट इन्भाइरोमेन्टल सेलो सोल्युसन भन्छ त्यसमा चाहिँ म एउटा टेक्निसियनको रूपमा काम गर्दैछु हजुर टेक्निसियन हुनुहुन्छ हातमा सिप पनि रहेछ आफ्नो जागिरमा सन्तुष्ट हुनुहुन्छ होला है अब सन्तुष्ट भनेको त मान्छेलाई जति भए पनि पुग्दैन सन्तुष्ट अब आफ्नो क्वालिफिकेसन र आफ्नो योग्यता अनुसार अब अहिलेसम्मलाई सन्तोषजनक नै मान्न सकिन्छ हजुरहरूले चाहिँ आगो तापिरहनु भएको छ अनि माछा मारि माछा मारिरहनु भएको छ हजुरहरूलाई अहिले कस्तो फिल भइरहेको छ कस्तो महसुस गरिरहनु भएको छ अहिले अब अहिले चाहिँ भन्नुपर्दा भोलि अब यो क्रिस्चियनहरूको महान पर्व चाहिँ क्रिसमस हुनाले अब भोलि हाम्रो कम्पनीको चाहिँ अरबाब पनि अब क्रिस्चियन भएको हुनाले हामीहरूको छुट्टी रहेको अवस्था छ अनि त्यसैलाई मध्यनजर गरेर अब भोलि छुट्टी आज यसो साथीभाइहरूसँग यसो रमाइलो गरौँ यसो गाउँघरको यादलाई चाहिँ गाउँघरको चाहिँ सम्झना मेटाउनको लागि पनि अब हिजो बिहान हामी सानो सानो छँदाखेरि स्कुल पढ्दाखेरि यसरी नै छुट्टीको दिनमा शनिबारको दिन हुन्थ्यो सबै साथीहरू मिलेर चाहिँ यसरी नै गाउँको एउटा सानो खोलामा चाहिँ गएर चाहिँ अब माछा मार्ने काम गर्ने यसो रमाइलो गर्ने गरिन्थ्यो त्यसरी नै त्यही यादलाई चाहिँ अब एउटा ताजा बनाउनको लागि चाहिँ अब साथीहरू मिलेर यसो हल्का यो आब्राको छेउमा बसेर चाहिँ हल्का फिसिङ गरौँ भनेर रमाइलोको लागि चाहिँ आएको माछा पनि म त धेरै देखिरहेको छु कति बेरदेखि माछा मार्न थाल्नु भएको कति बजीसम्म मार्नुहुन्छ होला अब हामी लगभग यो हाम्रो पेसा नै चाहिँ माछा मार्ने चाहिँ नसम्झिनु होला होइन अब हामी चाहिँ छुट्टीको दिनमा चाहिँ यसो रमाइलो गरौँ भनेर चाहिँ आएका थियौँ हामी लगभग यहाँ एघार बजी हामी साथीहरू यहाँ भेला भएका थियौँ अहिले लगभग एक बज्न लागिसकेको छ अब हामी एकछिन चाहिँ अब लगभग एक डेढ घन्टाभित्रमा हामी फर्किन्छौँ होला हजुरहरूले चाहिँ एकदम रमाइलो गरिरहनु भएको रहेछ मलाई पनि तपाईँहरूको यस रमाइलो देखेर त माछा मारौँ मारौँ लागिरहेको छ तपाईँले मलाई माछा मार्ने अवसर दिनुहुन्छ त अब हजुर चाहनुहुन्छ भने अवश्य पनि हजुरलाई धेरै धेरै धन्यवाद ठिकै छ हजुरले रमाइलो गरिरहनु भएको छ म पनि यहाँहरूसँग रमाइलो गरिरहेको छु रेडियो कतिको सुन्ने गर्नुहुन्छ प्रवासी अनलाइन रेडियो कहिले काहीँ सुन्ने गर्नुभएको छ हजुर सुनिरहन्छ हजुरले चाहिँ यसका अन्य कार्यक्रमहरूलाई पनि कतिको मन पराउनु भएको छ केही सुधार गर्नुपर्ने केही त्यस्तो देख्नु भएको छ कि केही सुझाव सल्लाह दिन चाहनुहुन्छ कि होइन एकदम रमाइलो लाग्छ यो प्रवासी एउटा नेपाली नेपालीहरू चाहिँ विदेशमा रहेर पनि अब हाम्रो यो युए जस्तो खाडी मुलुकमा अब तपाईँहरूले चाहिँ यो प्रवासी अनलाइन भन्ने चाहिँ सञ्चालन गर्नुभएको छ त्यसको लागि अब म एकदम धेरै नै खुसी छु होइन विदेशमा चाहिँ अब विभिन्न किसिमका च्यानलहरू अब एफएमहरू चाहिँ सञ्चालन हुँदै आएका छन् विभिन्न देशका तर हाम्रो नेपालको चाहिँ अहिलेसम्म भइरहेको अवस्था थिएन अब तपाईँहरूले चाहिँ यहाँ प्रवासी अनलाइनबाट सुरुवात गर्नुभएको छ यसमा एकदम खुसी छ यस प्रवासको सन्देश कार्यक्रमबाट विश्वभरि यस प्रवासी अनलाइन रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ अब श्रोताहरूलाई अब मेरो तर्फबाट के सन्देश दिन चाहनु चाहन्छु भने अब भोलि आउँदै गरेको क्रिसमस अब हुन त हामी नेपालीहरूको यो चाड त होइन फेरि पनि हामी विदेशमा रहिसकेपछि विभिन्न संस्कृतका अब विभिन्न धर्म मान्ने अब मान्छेहरू फेला पर्छन् साथीहरू हुनुहुन्छ अब उहाँहरूको सँग उहाँहरू सँगसँगै पनि अब यो अहिले चाहिँ युएमा भन्नुपर्दा अब युएको परिवेशमा भन्नुपर्दा एउटा मुस्लिम समुदाय भए पनि यहाँ अब क्रिस्चियन धर्म मान्ने मान्छेहरू अलि धेरै नै छन् अब त्यही कारणले चाहिँ अब भोलिको क्रिसमस चाहिँ अब सबै साथीहरूले अब यो प्रवासी अनलाइन सुनेर बसिरहनुभएका श्रोताहरूले चाहिँ अब राम्रैसँग मनाउनुहुन्छ होला भन्ने आशा गर्दछु यहाँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई पनि मेरो यो सानो सन्देश चाहिँ प्रवासी अनलाइनमा चाहिँ रेकर्डिङ गर्नुभएकोमा धेरै धेरै धन्यवाद श्रोताहरू अहिले यहाँले सुन्दै हुनुहुन्छ कार्यक्रम प्रवासको सन्देश कार्यक्रम प्रवासको सन्देशको साथसाथै म तपाईँहरूको कार्यक्रम सञ्चालक रमेश खड्का रहेको छु यहाँलाई यस कार्यक्रम कस्तो लागिरहेको छ यहाँहरूले कार्यक्रमको बारेमा सुझाव सल्लाह हामीलाई info at the rate Pravasi online dot कममा पनि इमेल मार्फत पठाउन सक्नुहुनेछ भने फेसबुकमा पनि प्रवासी अनलाइन फेसबुकमा गएर यहाँहरूले हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ भने त्यसै गरी तपाईँहरू यस कार्यक्रममा सहभागी चाहनुहुन्छ यहीभन्दा बाहिर बस्नुभएको छ भने हामीलाई प्रवासी रेडियोको स्काइपीमा रिक्वेस्ट पठाउनुहोला हामी तपाईँको रिक्वेस्ट रिक्वेस्टलाई एक्सेप्ट गरेर तपाईँहरूलाई चाहिँ हामी कल गर्नेछौँ र तपाईँहरूका मिठा मिठा सन्देशहरू तपाईँहरूको आवाजहरू तपाईँहरूको घर परिवार र आफन्तसम्म हामी पुर्याउनेछौँ श्रोताहरू अहिले भने तपाईँहरूको लागि फेरि अर्को मिठो गीत सुन्ने बेला भइसकेको छ कार्यक्रम प्रवासको सन्देश सुन्दै गर्नुहोला रेडियोलाई अफ नगर्नुहोला अन गरेर राख्नुहोला म अन्य मिठा सन्देशहरू पनि लिएर आउनेछु है त श्रोताहरू अहिले भर्खरै तपाईँले रेडियो सुनिरहनु भएको छ भने अहिले तपाईँ हुनुहुन्छ W W W dot Pravasi online dot कमको कार्यक्रम प्रवासको सन्देशमा आजको प्रवासको सन्देश कार्यक्रम चाहिँ मुख्यतः युएमा रहनुभएका नेपालीहरूले भर्खरै आउन लागेको क्रिसमस पर्व चाहिँ कसरी मनाउन लागिरहनु भएको छ भन्ने सिलसिलामा कुराकानी भइरहेको छ अहिले म घुम्दै आउँदाखेरि बर्दुबेके भनौँ नेपाली चोकमा आइपुगेको छु जहाँ चाहिँ केही नेपालीहरू गोलबद्ध भएर बसिरहनु भएको छ उहाँहरू भलाकुसारी गरिरहनु भएको छ उहाँले कसरी चाहिँ यस क्रिसमसलाई मनाउने तयारी गरिरहनु भएको छ म उहाँहरूसँगको छोटो कुराकानी यहाँलाई प्रस्तुत गर्न लागिरहेको छु नमस्ते हजुरको शुभ नाम नमस्ते मेरो नाम राजु केसी हो हजुरको नेपालमा घर चाहिँ मेरो पाल्पाको मुजुङ गाविस वार्ड नम्बर सेभेनमा पर्छ हजुर यही आउनुभएको कति भयो होला म त नयाँ भर्खरै सात साल हुँदैछ अरे नयाँ भन्नुभयो सात साल भन्नुभयो भनेपछि त नयाँ भन्ने कि पुरानो भन्ने र अब श्रोता र हजुरले गेस गर्ने कुरा हो लामो समयदेखि यहीमा हुनुहुन्छ भनौँ हामी हाम्रा तमाम श्रोताहरूलाई हजुरलाई यो कस्तो लागिरहेको छ अहिले अहिले त झिलिमिली हजुर राति र दिन एकै लाग्छ आफ्नो काममा कतिको सन्तुष्ट हुनुहुन्छ के काम गर्दै आउनु भएको छ योमा काममा त अब जस्तो भए पनि सन्तुष्टि हुनै पऱ्यो विदेश आइसकेपछि अब धेरै ठुलो सपना लिएर आइएको थियो सपना पुरा त अब घरै गएपछि मात्रै होला अहिले त ठिकै छु हजुर काममा सन्तुष्टि नै छु म कस्टमर सर्भिस फिल्डमा काम गर्छु ओल्ड टावरमा हजुर एकदमै राम्रो जब गर्दै हुनुहुँदो रहेछ भोलि आउन लागेको क्रिसमस पर्व चाहिँ यहाँले कसरी मनाउनु लागिरहनु भएको छ यहीमा हाम्रो तमाम रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई केही भनिदिनुहुन्छ कि अहिले भर्खरै ड्युटी खलास गरेर आएको म ड्युटी सकाएर अब भोलिको कार्यक्रम चाहिँ साथीभाइसित सरसल्लाह आउँदैछ टेलिफोनमा वार्ता गरेर साँझ जमघट हुने कार्यक्रम गर्दैछ भने हजुरले प्रवासी रेडियो सुन्दै गर्नुभएको छ कि छैन होला बेसरी सुन्छु रेडियोको आवाज दुबईमा बसेर नेपाली आवाज सुन्दाखेरि हजुर म त पागली हुन्छु कहिले हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो रेडियोको कार्यक्रमहरू मन पराइदिनु भएकोमा नेपालबाट यो आउन चाहने तमाम युवा युवतीलाई हजुर यस प्रवासी सन्देश कार्यक्रमबाट के सन्देश दिन चाहनुहुन्छ सपनाको भारी चाहिँ नेपालमै छोडेर आउनु होला खाली हात आउनु होला यहाँ आइसकेपछि अब थोरै थोरै गरेर इच्छा पुरा हुन्छ बहुत दुःख सोचेर आउनु होला यहाँ नेपालमा दलालहरूको पछाडि लाएर खाली खुट्टा दौडेर हजुर यहाँ हटाएर आउनुपर्ने जरुरी छैन र जो अहिले डलरको भाउ चल्ने यु यु युके युरोप भयो अमेरिका हुँदैछ भने सबै हल्ला न हजुर यो हल्ला सल्लाह घरमा गरेर हल्ला नसुन्नु होला यो सबै भरम मात्रै हो हजुर हजुरलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद यहाँलाई पनि धन्यवाद हजुर श्रोताहरू अहिले हुनुहुन्थ्यो हाम्रो श्रोता उहाँले चाहिँ भर्खरै भनिसक्नुभयो कि नेपालबाट आउँदाखेरि कसैको पनि कुराहरू नसुनिकन कसैको बहकामा नलागिकन कुनै आफ्नो निर्णय लिएर मात्रै दुबई आउनुहोला अनि मात्रै तपाईँको चाहिँ भाग्य सफलता हुनेछ भनेर तपाईँलाई मिठो सन्देश दिइसक्नु भएको छ श्रोताहरू आजको कार्यक्रममा मैले यहाँलाई हाम्रो यही रहनुभएका नेपालीहरूको सन्देश उहाँको घर परिवार आफन्त सम्पूर्णको लागि एकदमै कोसिस गरिरहेको छु र त्यसै गरी हामीसँग अन्य नेपालीहरू पनि हुनुहुन्छ उहाँ म यहाँ देखिरहेको छु यहाँ वरादेखि परसम्म हाम्रो नेपालीहरू माछा मारिरहनु भएको छ उहाँहरू आगो तापिरहनु भएको छ तर पनि आज यहाँलाई उहाँहरूको सन्देश प्रस्तुत गर्न एकदमै रहर हुँदा हुँदै पनि हाम्रो प्राविधिक साथीले चाहिँ कार्यक्रमको निर्धारित समय सकिएको मलाई जानकारी दिइसक्नु भएको छ र फेरि पनि म यहाँलाई अर्को हप्ता पुनः यसै दिन यसै समयमा चाहिँ अन्य श्रोताहरूको सन्देशहरू पनि लिएर उपस्थित हुने एकदमै कोसिस गर्नेछु यहाँहरूलाई कार्यक्रम कस्तो लागिरहेको छ सुझाव र सल्लाहको लागि info at the rate Pravasi online dot कममा हामीलाई इमेल गर्न सक्नुहुनेछ भने हामीलाई स्काइपीको तर्फबाट पनि प्रवासी अनलाइन रेडियोमा तपाईँले जे सोसियल हाम्रो मिडियाबाट हामीलाई तपाईँले सुझाव र सल्लाह दिन सक्नुहुनेछ भने फेसबुकमा गएर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ र अन्त्यमा यहाँहरूको लागि जाँदा जाँदै यो मिठो म यहाँहरूको लागि गीत छोड्दै कार्यक्रमबाट बिताउन चाहन्छु अर्को हप्ता पुनः यसै दिन यसै समय यसै बार यहाँहरूसँग भेट्ने बाचा गर्दै यहाँहरूको दिन शुभ बितोस् यहाँहरूको साँझ शुभ बितोस् नमस्ते सङ्गीतका धुनहरूले प्रशंसा गर्छन् सङ्गीतका धुनहरूले प्रशंसा गर्छन् यसुलाई उहाँको मैमिका परमेश्वरका सन्तान स्तुति गरौँ ख्रिस्टेसुलाई हामी झन् परमेश्वरका सन्तान स्तुति गरौँ ख्रिस्टेसुलाई हृदयदेखि चढा धन्यवाद यसुलाई उहाँको मैले कामलाई हामी झन् परमेश्वरका सन्तान स्तुति गरौँ ख्रिस्ट यसुलाई हामी झन् परमेश्वरका सन्तान स्तुति गरौँ ख्रिस्ट यसुलाई हृदयदेखि चढा